esta no quita पानी ताप्ला टुप्लुक आइको पानी साला फेरि बढिराई आँखल झुकल भेटै हुँदा मनै हुने छाला लाला हुने बढिराई आँखल झुकल भेटै हुँदा मनै हुने छाला लाला हुने बढिराई बस्नु फिङ्कालैमा पछ्यौरीले बाटो छ कि पनि No notita